नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो बिजन एकानब्बे दशमलव छ मेगा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ श्रोता सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP login गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ श्रोता कार्यक्रम मुक्तक माला हजुर आइतबार दस बजेको समाचार पश्चात आउँछ कार्यक्रम मुक्तक मालामा हामी मुक्तकारहरूसँगको बलाकुसारी तपाईँहरू समक्ष राख्छौँ तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू वाचन गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष राख्ने गर्छौँ आजको यो वसाईमा मसँग श्रोता मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाका केही अङ्कहरू प्राप्त भएका छन् म मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको पाँचौँ अङ्कबाट कार्यक्रमको सुरुवातमा केही मुक्त खरबहरू लिनेछु तत्पश्चात तपाईँहरूले नि Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू लिनेछु कार्यक्रम सुन्दै गर्नुहोला भिजन सँगै रहनुहोला म भने कार्यक्रममा ढिला नगरी अब भने मुक्तक नै लिन चाहन्छु सपना जलाएर खरानी बेच्दैछ सपना चलाएर खरानी बेच्दैछ श्रमको निश्चल निशानी बेच्दैछ पँधेरीमा प्रिया टोलाइरहन्छन् उपरदेशमा जवानी बेच्दैछ ओहो हो हो हो यो मुक्तक मुक्तकार विनिता दाहालजीको भोजपुर उहाँको घर हो हाल उहाँ इटहरीमा हुनुहुन्छ मुक्तक निकै गजबको लेख्नुहुन्छ मैले उहाँको मुक्तक लिएँ मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाको पाँचौँ अङ्कबाट उक्त त्रैमासिक पत्रिका मलाई आदरणीय मुक्तकार निशा केसीजीले उपलब्ध गराउनु भएको उहाँ मुक्तक सागरको प्रधान सम्पादक पनि हुनुहुन्छ म मुक्तक सोही पत्रिकाभित्रबाट नै लिन चाहन्छु घाउमाथि नुन छर्किनेलाई दाहिने हातको सलाम घाउमाथि नुन छर्किनेलाई दाहिने हातको सलाम मलाई देख्दा तर्किनेलाई दाहिने हातको सलाम रुखो बोल्नुपर्ने रहेछ सबको दिलमा बस्न पनि सभ्य बोल्दा छर्किनेलाई दाहिने हातको सलाम यसरी दाहिने हातको सलाम मुक्तक मुक्तकार दुर्गा छेत्रीजीको सुनवाल नवलपरासी उहाँको घर हो मुक्तकार दुर्गा छेत्रीजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मुक्तकार दयाराम शर्माजीको प्रेमले प्रेमी लहरा रसायो आँखा रसाएन प्रेमले प्रेमी लहरा रसायो आँखा रसाएन छङछङ गरी छहरा रसायो आँखा रसाएन पगाली हृदय नयनबाट सुसाउँछ स्नेहको रस फुटेर पत्थरको पहरा रसायो आँखा रसाएन मुक्तकार दयाराम शर्माजी नवल फरासी उहाँको घर हो हाल झलारी कञ्चनपुरमा हुनुहुन्छ मिठो मुक्तक मैले उहाँको तपाईँहरू समक्ष राखेँ म मुक्तक मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाभित्रबाट लिइरहेको छु अर्को मुक्तक जगत बहादुर खड्काजीको श्रोता मसँग छ देखाउन मिल्दैन मनमा तय गर्नुपर्छ देखाउन मिल्दैन मनमा तय गर्नुपर्छ दुश्मन किन नहोस् जय जय गर्नुपर्छ जिन्दगीलाई जिन्दगी जस्तै बनाउन हरेक पाइलामा यो अभिनय गर्नुपर्छ अनि बहादुर खड्काजी शङ्कर गाउँपालिका दोलखा उहाँको घर हो हाल उहाँ रोमानियामा हुनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा ढिला नगरी लिन्छु मसँग मुक्तक छ मुक्तकार लक्ष्मी रायमाझीजीको कसैको लागि अभिमान हो जिन्दगी कसैको लागि अभिमान हो जिन्दगी कसैको लागि ठुलै वरदान हो जिन्दगी तर म भन्छु सङ्घर्षको खुड्किलामा उक्लिरहने छुट्टै पहिचान हो जिन्दगी लक्ष्मी राय माझीजीको यो मुक्तक विराटनगर उहाँको घर हो अर्को मुक्तक उहाँसँग छ श्रोता मुक्तकार हुनुहुन्छ भीम डाँगीजीको दिन हप्ता अनि लगाएर महिना बेच्दैछु दिन हप्ता अनि लगाएर महिना बेच्दैछु आज यो जवानी मेरो मर्सी बिना बेच्दैछु तिमी भन्छौ मलाई मेरो लागि के पो गर्यो तिमीलाई खुसी दिन यहाँ पसिना बेच्दैछु भीम डाँगीजीको यो मुक्तक मिठो मुक्तक जुगार रोल्पा उहाँको घर हो हाल चण्डीगढ भारतमा हुनुहुन्छ वन श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ मसँग यो समयमा रेलको बाटो रहेको छ लेखराज गिरिजीले लेख्नु भएको स्वर तथा सङ्गीत सुरज पण्डितजीको यो गीतको आनन्द हामी लिऊ तत्पश्चात आउनेछु तपाईँहरूले नि भएका मिठा मिठा मुक्त खरबहरूको साथमा रेडियो भिजन सुन्दै गर्नुहोला कार्यक्रम मुक्तक माला सँगै रहनुहोला रेलको बाटो रेलको बाटो तिमी बस्ने सहारामा हुम्ला कहिले मटर आउला हुम्ला कहिले मटर आउला बसाको सुरहारामा ए हजुर बसाको सुहेर्ने रहरा रेलको बाटो निकै नै मिठो गीत तपाईँहरू समक्ष राखेँ मुक्तकमाला सुन्दै हुनुहुन्छ मुक्तक मालाको सुरुवातमा मुक्तक सागर त्रैमासिक मुक्तक पत्रिकाबाट केही मुक्त करबहरू तपाईँहरू समक्ष राखे मुक्तक सागरका बाँकी अङ्कहरू पनि छन् मसँग अनि उक्त अङ्कबाट पनि बाँकी मुक्त करबहरू आगामी अङ्कहरूमा जोड्दै जाउँला अवनी श्रोता कार्यक्रममा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खरबहरू म लिन चाहन्छु झारेर आँसु धरधरी निधाउन मन छ झारेर आँसु धरधरी निधाउन मन छ गरेर कुरा थरी निधाउन मन छ तिम्रै मुहार हेरेर तिम्रै काखमा सुतेर कहिल्यै नउठ्ने गरी निधाउन मन छ यो मार्मिक मुक्तक श्रोता प्रजित कुँवरजीको बानपा माया खोला सिक्रे सिङ्जा उहाँको घर हो प्रजित कुँवरजी नियमित रूपमा आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मुक्तक मिठो लेख्नुहुन्छ आज सशक्क बनाउने मुक्तक लेखेर पठाउनु भयो मनलाई आज धेरै मुक्तकारहरूले हामीलाई प्रेमिल मुक्त लेखेर पठाउनु भएको छ कोही मायामा छुटुम्मा डुब्नु भएको छ कोही मायामा छुट्दाको पीडा लेखेर पठाउनु भएको छ यस्तै यस्तै मुक्तक आज अलिक बढी नै छन् उहाँसँग प्रेममय भन्ने छ कार्यक्रम पक्कै अर्को मुक्तक म कार्यक्रममा लिन्छु उहाँसँग मुक्तक छ अर्जुन अन्चान्सीको उसले बिर्सिन्छे मैले सम्झिन्छु कुरा यति हो उसले बिर्सिन्छे मैले सम्झिन्छु कुरा यति हो आँसु बेचेर हर खुसी किन्छु कुरा यति हो तो अतीत आँखे अगाडि छलछली आउँदा उसको यादले सधैँ तडपिन्छु कुरा यति हो अर्जुन अन्चान्जी बोगटान फोर्सिल गाउँपालिका वार्ड नम्बर चार सुन्तडी टोटी उहाँको घर हो अर्जुन अन्चान्जीको यो मुक्तक लिए उहाँले पनि मार्मिक मुक्तक लेखेर हामीलाई पठाउनु भयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु उहाँसँग मुक्तक छ जितेन्द्र गुरुङ केफासीको प्यार गरेपछि सच्चा प्यार किन डराउनु प्यार गरेपछि सच्चा प्यार किन डराउनु कानुन होस् या सरकार किन डराउनु छुटाउन हामीलाई दुश्मन पनि आए पनि सारा मानिस सारा संसार किन डराउनु जितेन्द्र गुरुङ के पासी यो पाला मुक्तक मालाको बसाइमा यसरी आउनुभयो बर्दिया घर र हाल कतारबाट अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ कमल खनालजी सुदूरपश्चिम रामा रोशन गाउँपालिका अछाम उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ आज नाता सम्बन्ध दोधारमा पारी झगडा नगर्नु आज नाता सम्बन्ध दोधारमा पारी झगडा नगर्नु आत्मीय सम्बन्ध नजरबाट झारी झगडा नगर्नु आमा छोरी सासु बुहारीको महत्व बुझ्दै नबुझी कसैकी छोरी तपाईँको बुहारी झगडा नगर्नु यसरी मुक्तकमा सुझाव मुक्तकार कमल खनालजीको हजुर अछाम उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक मसँग रहेको छ पुष्प चयाडा छेत्रीजीको धनगढी कैलाली उहाँको घर हो हामी सँगसँगै गीत सुन्नेछौँ प्रविधि संयोजनबाट कविता श्रेष्ठजीले गीत तयारी अवस्थामा राख्नु भएको छ आशिष ताम्राकार जीको आवाजमा रहेको रूपक वनवासीजीले लेख्नु भएको महेश खड्काजीको सङ्गीतमा रहेको गीत अबको क्रममा तपाईँहरू समक्ष म राख्नेछु हजुर मुक्तक मसँग पुष्प चयडा छेत्रीजीको रहेको छ पुष्प चयडा छेत्रीजीको मुक्तक हामी सुनौ कविताजीले गीत राख्नुहुनेछ वैंश जवानीको मातमा माया गर्छु भने पैँस जवानीको मातमा माया गर्छु भने भेट हुँदा मध्यरातमा माया गर्छु भने फेसबुक इन्टरनेटको जमाना थिएन र दिएर पत्र हातमा माया गर्छु भने प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला हिँडियो कुनै बेला हिँडियो कुनै यो कुनै बेला प्रेम पत्र लेख्दै पात पातमा हिँडियो कुनै बेला बस्ने भन्दै रात रातमा हिँडियो कुनै बेला रोदी बस्ने भन्दै रात रातमा हिँडियो कुनै बेला प्रेम पत्र लेख्दै पापमा हिँडियो कुनै बेला दिँदै कतिलाई हात हातमा हिँडियो कुनै बेला जस्तै राजा भाङमा शिवजी जस्तै हो बाँसुरीमा कृष्णजी जस्तै राजा भाङमा शिवजी जस्तो दसैँको बात बातमा हिँडियो कुनै बेला लाठिँदै कसैको बात बातमा हिँडियो कुनै बेला प्रेम पत्र लेख्दै बात बातमा हिँडियो कुनै बेला दिँदै कतिलाई हात हातमा हिँडियो कुनै बेला त्यसै त्यसै आनन्दको आवाज हुन्छ सम्झिँदा नै त्यसै त्यसै आनन्दको आवाज हुन्छ लड्के जवानीको मात्मात्मा हिँडियो कुनै बेला लड्के जवानीको मात्मात्मा हिँडियो बस्ने भन्दै रात रातमा हिँडियो कुनै बेला लठिँदै कसैको निकै नै मिठो गीत गीत पश्चात तपाईँलाई पुनः स्वागत छ रेडियो भिजन एकानब्बे दशमलव छ मिगार सुन्दै हुनुहुन्छ मुक्तक माला कार्यक्रम तपाईँहरू समक्ष यो समयमा प्रसारण भइरहेको छ आजको यो वसाइमा मैले तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो फालो लिइरहेको छु जिन्दगीमा रङको कला समयले भरिदिन्छ जिन्दगीमा रङको कला समयले भरिदिन्छ कतै कतै पुरै जीवन फिक्का फिक्का भनिदिन्छ कति मिठो बालापन उस्तै मिठो भैँसो सुभन रेतिएर नस्तर चोला बुढो चाहिँ ढलिदिन्छ यो मुक्तक मुक्तकार शिव सुवेदीजीको बुधशान्ति चार झापा उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ गजबको लेख्नुहुन्छ शिव सुवेदीजी निकै लामो समय पश्चात कार्यक्रम मुक्तक मालामा भेट भएको छ हाम्रो खुसी लागेको छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ सबिना चामलिङजीको यहाँ एउटा भए पनि राम्रो काम गरेर जानु छ यहाँ एउटा भए नि राम्रो काम गरेर जानु छ कठिन भए नि गन्तव्य जङ्गार तरेर जानु छ तछाड मछाड तडक भडक घमण्ड केलाई तिमी हामी जो कोही एक दिन मरेर जानु छ हो नि यो मुक्तक सबिना चामलिङजीको उदयपुर हाल सिराहाबाट उहाँले हामीलाई सम्झनुभयो अर्को मुक्तक छ मसँग अभागी कान्छा गाउँलेजीको मेरो मुट्टु भनी फोटो छुँदै छिन् कि मेरी आमा मेरो मुट्टु भनी फोटो छुँदै छिन् कि मेरी आमा सम्झिएर हिजो आज रुँदै छिन् कि मेरी आमा गरिबीले सबै लुट्यो एक्लै पारी पर्दैसिएँ आँसुले नै मुहारलाई धुँदै छिन् कि मेरी आमा अभागी कान्छा गाउँलेजी तोपगासी छापाबाट मुक्तक मालाको यो वसाइमा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग गोविन्द खनालजीको श्रोता स्वदेशमै रमाउँ भने रोजगार भएन स्वदेशमै रमाउँ भने रोजगार भएन सहारा दिने दुखीको सरकार भएन निभेको आगोलाई फेरि जलाउँ भने उधारो दिने छिमेकी दोकानदार भएन गोविन्द खनालसी पानी चार हरिनाश स्याङसाका मुक्तकार मुक्तक मालाको नियमित श्रृङ्खलाहरूमा मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ भावना मन्जुजीको सरिता मनमा रसौँसे सरिता मनमा रसौँसे कविता जो मुटुमा रसौँसे दिलमा छुन खासमा तब कविताले कविता बनाउँछ विराटनगर तिन बुद्ध चोकबाट भावना मन्सुजीले यो मुक्तक हामीलाई पठाउनु भयो अर्को मुक्तक छ मसँग सुरेश कर्ती मगर्जीको रोल्पा उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ हामी सँगसँगै एउटा गीत सुन्नेछौँ श्रोता अबको क्रममा मसँग गीत रहेको छ सुमन केसीजी र प्रविसा अधिकारीजीले गाउनुभएको अम्बिका गुरुङजीले लेख्नुभएको वसन्त सापकोटाजीको सङ्गीतमा रहेको मुक्तक हजुर मुक्तक मसँग छ सुरेश कर्ती मगर्जीको सुरेश कर्ती मगर्जीको मुक्तक म तयार छु वाचन गर्न कविताजी तयार हुनुहुन्छ तपाईँहरू समक्ष गीत राख्न म मुक्तक लिन्छु सुरेश कर्ती मगर्जीको रहन्छु खरिखरि रुनु पर्दैन रहन्छु खरिखरि रुनु पर्दैन माया गर्छु यसै गरी रुनु पर्दैन तिमीलाई मेरो न्यानो अङ्गालोमा बेरिरहला जीवनभरि रुनु पर्दैन कति माया गर्छु म बिना बाँच्छु सोच्नै सक्दिनँ कति माया गर्छौ भन्ने सक्दिन म बिना बाँच्छौ सोच्नै सक्दिन तिम्रो मायाले यसरी नै बाँधि राखन मिठो मिठो साँची राखन तिम्रो मायाले यसरी नै बाँधि राखन मिठो माला मुक्तकमाला सुन्ने थप्नु छ रेडियो अभिजनमा मजा भण्डारेको साथमा तिमी नै आशा तिमी भरोसा जीवन तिमी हौ अतीतका पाना पल्ट हेरे तिमी नै तिमी छौ तिमीलाई पाउँदा जीवनको पाटो सजिलो भयो आँखामा रातानी बिर्दैन तिमी सफा छ तिम्रो मन कति माया गर्छौ भन्नै सक्दिन म बिना बाँच्छौ सोच्नै तिम्रो मायाले यसरी नै बाँधिरा खाना मिठो मिठो सपना मनमा साची यो निकै नै मिठो गीत पश्चात तपाईँलाई पुनः स्वागत छ मुक्तक नालाको आजको यो म तपाईँहरूकै मुक्त घरपहरू अहिले लिइरहेको छु श्रोता नजानेर भनौँ या जानी जानी खेर गएको छ नजानेर भनौँ या जानी जानी खेर गएको छ गर्न नसक्दा राज्यले लगानी खेर गएको छ हिउँद बर्खा वारपार हुँदै हाम्रै जमिन बगाउँदै निरन्तर बगेर फेरिको पानी खेर गएको छ ओहो यो मुक्तक मुक्तकार सुनिल राणा बिरहीजीको वनगाडको पिण्डे नगरपालिका तिन सल्यान उहाँको घर हो सुनिल राणा बिरहीजी पनि आउँदै गर्नुहुन्छ नियमित रूपमा मिठो मिठो मुक्तकको साथमा अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ प्रपदेव बज्यू तामाङजी फाटेपछि मनलाई सिउन गाह्रो हुँदो रहेछ फाटेपछि मनलाई सिउन गाह्रो हुँदो रहेछ रात दिन आँसु मात्र पिउन गाह्रो हुँदो रहेछ मुटु फेरि मृगौला फेरि बाँचेको देखियासु मान्छे कसैको यादमा तडपिँदै सिउन गाह्रो हुँदो रहेछ प्रत्येप बस्यु तामाङजी सिन्धुली क्याङ्लेक तुई आयु टारबाट सम्भवतः पहिलोपटक हुनुपर्छ है हामीलाई सम्झनु भएको अर्को मुक्तक छ मसँग जयराम विक जय भावुकसीको केही हुन्छ कि भनी वकिल पठाएको छु केही हुन्छ कि भनी वकिल पठाएको छु साथमा भरपाईको बिल पठाएको छु तिमी कुनै चिन्ता नगर्नु नडराउनु है त खामभित्र राखेर मेरो दिल पठाएको छु जयराम विक जय भापुकजी बर्दिया नगरपालिका आठ बर्दियाबाट यो समयमा मुक्तक मालामा यसरी आउनुभयो अर्को मुक्तक छ मसँग निर्मला आचार्यजीको निर्पा छ खोटाङमाको घर हो देश विकासमा अब हामीले केही गर्नुपर्छ देश विकासमा अब हामीले केही गर्नुपर्छ जताततै शिक्षा र सचेतनाको बिउ छर्नुपर्छ असत्य हत्या हिंसाको विरुद्ध आवाज उठाइ बुद्धले भने चाहिँ शान्तिपूर्ण देश बनाइ मर्नुपर्छ सुनाखरी निर्मला आचार्यजीको यो मुक्तक मुक्तक मालाको नियमित अङ्गमा उहाँले पनि हामीलाई सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता नवीन आचार्यजीको लेटाङ पाँच मोरङबाट उहाँले सम्झनु भएको छ कार्यक्रम मुक्तक माला तिन सय चालिसौँ अङ्क आज प्रसारण भइरहेको छ नवीन आचार्यजी कार्यक्रम मुक्तक मालाको पहिलो अङ्कमा उहाँ विशेष मुक्तक हामीले वाचन गरेका थियौँ आज सम्झनुभयो निकै लामो समय पश्चात खुसी लागेको छ उहाँकै मुक्तक म लिँदैछु जब भाग्यो मेरो माया मलाई एक्लो लाचार छोडी जब भाग्यो मेरो माया मलाई एक्लो लाचार छोडी सागरसँगै बगे खुसी मलाई यहाँ किनार छोडी जिन्दगीको मस्तारमै पाइला तिमीले मोडेदेखि भट्टीमा रात बिताउँदैछु आज भोलि खरफार छोडी नवीन आचार्यजीको यो मुक्तकले लेटाङ पाँच मोरङमाको घर हो भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग सँगसँगै मुक्तक छ नि जगत थापाजीले पठाउनु भएको छ बसाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ कविताजी भने यो समयमा पुष्पन प्रधानजीले भएको उहाँकी आवाजमा रहेको गीत तयारी पारेर बसिरहनु भएको छ जगत थापाजीको मुक्तक सुनु सँगसँगै गीत तपाईँहरू समक्ष गुन्जिने नै छ जाऊ प्रिय मलाई छोडेर खुसी हुन्छौ भने जाऊ प्रिय मलाई छोडेर खुसी हुन्छौ भने उसैसँग नाता छोडेर खुसी हुन्छौ भने नजाऊ पनि कसरी भनौँ छोडी जानेलाई बालापनको माया तोडेर खुसी हुन्छौ भने जे गर्दा तिम्रै सम्झना आउँछ सधैँ तिम्रै सम्झना आउँछ म त जे गर्दा नि तिम्रै सम्झना आउँछ तिमीले बिर्स्यौ कसोरी यही अचम्म लागेछ तिमीले बिर्स्यौ कसोरी यही अचम्म लागेछ यो मिठो गीत बीचन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तक मेलामा श्रोता तपाईँले सुन्नुभयो आजलाई भने कार्यक्रम मुक्तक मेलामा मुक्तक लिने यो क्रम यति मात्रै तपाईँलाई हाम्रो कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मनभयो सल्लाह सुझाव प्रतिक्रिया राख्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्सँदै म मदन भण्डारी जाँदा जाँदै बसन्त सापकोटाजी र रचना रिमालजीले गाउनु भएको शब्द तथा सङ्गीत बसन्त सापकोटाजीको रहेको गीत पोखरेली झापाली छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परु नमस्कार शुभरात्री side. पश्चिम पोखरा तिमी हौ मेरो जितैको साथी अरू पो छ परि पोखरेली हाय हाय म परि पोखरेली तिमी त झापा हाय हाय तिमी त झापा